विश्वास यो विश्वास भन्ने शब्द अब शब्दमै सीमित हुने भयो यहाँ आफ्नै गर्भमा नौ नौ महिनासम्म राखेर रा संसार देखाउने आमाले त आफ्नै रगत आफ्नो सन्तानलाई धोका दिन थाले गला रेट्न थाले पढाइ सम्झिन थाले एक्लो बनाउन थाले भने अरे तिमी अझै झन् यो दुनियाँको त के कुरा गर्छौ यार आमा आमा खासमा यो आमा भन्ने शब्द को अर्थ जिन्दगी हो जीवन हो तर अब त आमा भन्ने शब्दलाई पनि मारिसके जिउँदो राखेनन् यो आमा भन्ने शब्दमा र यो दुनियाँ भन्ने शब्दमा अब केही फरक रहेन मैले एकान्तमा सोचिरहँदा मलाई यस्तो लाग्छ सायद यो विश्वास भन्ने शब्दको सुरुवात आमाबाटै भएको थियो र आजदेखि आमाबाटै अन्त्य हुँदैछ म त संसारमा सबैभन्दा बढी आमालाई माया गर्ने मान्छे मैले यो सबै आमाहरूलाई भन्न खोजेको होइन मैले तिनीहरूलाई भन्न खोजेको हुँ जो आमाहरूको नाममा केही कलङ्कहरू छन् तर अझै पनि हुनुहुन्छ त्यस्ता केही आमाहरू जसले गर्दा यो आमा भन्ने प्यारो शब्दलाई कहिले मर्न दिनुभएको छैन र दिनु पनि हुने छैन र त आमा भन्ने शब्दलाई गर्वका साथ छाती खोलेर आमा भन्न मन लाग्छ सलाम छ ती महान आमाहरूलाई नमस्कार अनि स्वागत छ तपाईँ सम्पूर्णमा साहित्य अभिवादन कार्यक्रम गजल गजलफुन्सको कर्खाइमा बस्नुभएका सम्पूर्ण प्रिय गजल मनहरूमा आजको यो नतुन नब्बेौँ श्रृङ्खलामा हार्दिक स्वागत छ उत्पादन सहयोगी एसपी माथुरको साथमा म सम्भारासँगै प्राविधिक मित्र एमपी मगर र चुनपुन मङ्गरको साथमा हामी उपस्थित भइसकेका छौँ कार्यक्रम फुन्स तपाईँले देखुरीको पहिलो रेडियो नयाँ युगको नयाँ आवाज रेडियो देखुरी एफएम एक सय पाँच दशमलव आठ मेगासँगै हाम्रो पात्र मार्फत रोल्पाको पहिलो अनलाइन रेडियो नवीन संसार र हेतोडाको अनलाइन रेडियो नमस्ते हेतोडा र पूर्वी नेपालको सुन्दर जिल्ला इलामको चुलाचुली गाउँपालिकाबाट सञ्चालित चुलाचुली अनलाइन रेडियो इन्टरनेटमा W W dot Chulachuli online radio blog spot dot कमबाट हरेक बुधबार राति नौ पन्ध्रदेखि करिब दस बजेसम्म विश्वभर हामीलाई एकैसाथ सुन्न सक्नुहुन्छ हामी हाम्रो फेसबुक इमेल आइडीमा प्राप्त भएका गजल वाचन गर्ने गर्छौँ प्रिय गजल मन आजको बसाइमा पनि यसरी नै प्राप्त गजलहरू वाचन गर्ने नै छौँ त्यसपूर्व आजको गजल फुन्सुको दैलो उघार्न चाहन्छु यो साङ्गीतिक गजल एल्बमसँगै पिउनी पनि रहर छ जिउनी पनि रहर छ पिउँदिन भन्छु तर खराबी सहर छ शब्द श्याम रेग्मीले लेख्नु भएको छ भने सङ्गीत थानेश्वर गौतमले दिनुभएको छ र स्वर रहेको छ थानेश्वर गौतमको नै पिउने पनि रहर छ जिउने पनि रहर पिउने पनि रहर छ जिउने पनि रहर हो पिउने पनि रहर छ जिउने पनि रहर छ पिउँदिन भन्छु तर पदवी सहर छ पिउँदिन भन्छु तर सदापि सहर छ पिउँदिन भन्छु तर सदापि सहर छ पिउँदिन भन्छु तर सदापि सहर नसा थप्ने कस्ती बदमास तिमी नसा माथि नसा थप्ने कस्ती बदमास तिमी नसा माथि नसा थप्ने कस्ती बदमास तिमी नसा माथि नसा थप्ने कस्ती बदमास तिमी नसा माथि नसा माथि नसा थप्ने नसामाथि नसा थप्ने कस्ती बदमास तिमी नसामाथि नसा थप्ने कस्ती बदमास तिमी नसामाथि नसा थप्ने कस्ती बदमास तिमी के गर्नु के नगर्नु मायामै असर छ के गर्नु के नगर्नु लुका मारी खेल्न थालेपछि थालेपछि समयले लुका मारी खेल्न थालेपछि समयले लुका मारी खेल्न थालेपछि समयले समयले लुका समयले लुका मारी खेल्न थालेपछि समयले राम्ररी खेल्न थालेपछि समयले लुका मारे खेल्न थालेपछि आज एउटी सानानीको मैतिरै नजर छ आज एउटी सानानीको मैतिरै नजर छ म धेरै पीडित छु आफ्नै तकबिरबाट म धेरै पीडित छु आफ्नै तकबिरबाट जिन्दगी यो गुज्रिँदैछ दुःख र पिरबाट सुक्यो जीवन चट्याङ परेको रुखसरी सुक्यो जीवन चट्याङ परेको रुखसरी रोपिएर अनेकौँ कष्टहरूको तिरबाट म धेरै पीडित छु आफ्नै तकदिरबाट कहाँ सजिलो रहेछ र जीवनको यात्रा कहाँ सजिलो रहेछ र जीवनको यात्रा हिँडियो कैयौँ सफर अप्ठ्यारो भिरबाट म धेरै पीडित छु आफ्नै तकभिरबाट भाग दौडमै यो जिन्दगी सकिसकेछ भाग दौडमै यो जिन्दगी सकिसकेछ थाहा भो समीक्षा गरी हेर्दा स्थिरबाट म धेरै पीडित छु आफ्नै तकदिरबाट लाग्दैन जाँगर अचेल म कमजोर भएछु लाग्दैन जाँगर अचेल म कमजोर भएछु बल तागत शक्ति हराएछ शरीरबाट बल तागत शक्ति हराएछ शरीरबाट म धेरै पीडित छु आफ्नै तकदिरबाट जिन्दगी गुज्रिँदैछ दुःख र पिरबाट टोपेन मल्ल एक थकित मुसाफिर बागलुङ हाल साउदी अरबमा हुनुहुन्छ यो मिठो गजलसँगै निकै मार्मिक भावना पठाएर सहयोग गर्नुभएकोमा हामी निकै हवारी छौँ गजलकार टोपेन मल्लजीप्रति आगामी बसाइमा पनि यस्तै मिठा मिठा भावना अनि गजलको अपेक्षा गर्छौँ हामी प्रिय गजलमन म छु तपाईँकै भाइ छोरो साथी सम्भारराज तपाईँहरूका गजललाई वाचन गर्ने प्रयास अनि तपाईँहरूका सिर्जनालाई न्याय दिने प्रयास गर्ने गर्छु आशा छ तपाईँहरूले सुनेर कार्यक्रम के कस्तो लाग्छ जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिनुहुनेछ र तपाईँहरूकै प्रतिक्रिया अनुसार हामी अघि बढ्नेछौँ तपाईँहरूका प्रतिक्रियालाई हामी मनन गर्नेछौँ म फेरि अर्को गजलतिरै फर्कन चाहन्छु स्वदेशी अनुहार विदेशी कोट यही हो स्वदेशी अनुहार विदेशी कोट यही हो साप हजुरमा देखिएको खोट यही हो केही असरहरू सम्झना बनेर बसे केही असरहरू सम्झना बनेर बसे हिजो उनले दिएको चोट यही हो स्वदेशी अनुहार विदेशी कोट यही हो मान्छेको घरमा बास पाउँदैनन् मान्छे मान्छेको घरमा बास पाउँदैनन् मान्छे हजारौँ चराहरू बस्ने बोट यही हो स्वदेशी अनुहार विदेशी कोट यही हो तिम्रो बन्नु छ देश पनि बनाउनु छ तिम्रो बन्नु छ देश पनि बनाउनु छ जिन्दगीमा लिएको अठोट यही हो स्वदेशी अनुहार विदेशी कोट यही हो चोकको शालिक देखाएर छोरो भन्छ चोकको शालिक देखाएर छोरो भन्छ बालाई देशले लग्यो बनोट यही हो बालाई देशले लग्यो बनोट यही हो स्वदेशी अनुहार विदेशी कोट यही हो साप हजुरमा देखिएको खोट यही हो लक्ष्मण सङ्गम असाम हाल काठमाडौँमा हुनुहुन्छ यो मिठो गजल अनि साथको लागि हार्दिक धन्यवाद गजलकार लक्ष्मणजीप्रति आगामी बसाइमा पनि तपाईँबाट यस्तै मिठा मिठा गहकिला गजलको अपेक्षा गर्छौँ हामी म फेरि अर्को गजलतिरै फर्कन चाहन्छु गुरुप्रसाद कुमार बुलबुल उहाँको गजल यसरी बोल्छ शेष महल धेरै ठडिए हाम्रो पसिनाले शेष महल धेरै ठडिए हाम्रो पसिनाले अनि आकाशसम्म चुलिए हाम्रो पसिनाले थाहा नपाए झैँ गर्छौ जुगाहरूले चुसेको थाहै नपाए झैँ गर्छौ जुगाहरूले चुसेको हेर परजीवी झन् मोटिए हाम्रो पसिनाले सिसमहल धेरै ठडिए हाम्रो पसिनाले ठुल्ठुला सहरलाई इन्द्रधनुष बनायो ठुल्ठुला सहरलाई इन्द्रधनुष बनायो सप्तरङ्गीले सबै रङ्गिए हाम्रो पसिनाले महल धेरै ठडिए हाम्रो पसिनाले मौरीका सन्तानहरू पालमुनि छन् मौरीका सन्तानहरू पालमुनि छन् उता ताजमहल सजिए हाम्रो पसिनाले महल धेरै ठडिए हाम्रो पसिनाले कमिलाको घरमा बल्ने थियो चिसो चुलो कमिलाको घरमा बल्ने थियो चिसो चुलो उचित मूल्य लौ पाइदिए हाम्रो पसिनाले उचित मूल्य लौ पाइदिए हाम्रो पसिनाले शेष महल धेरै ठडिए हाम्रो पसिनाले अनि आकाशसम्म चुलिए हाम्रो पसिनाले गुरुप्रसाद कुमार बुलबुल डेखुरी गजल अभियान दाङ यो गजल अनि साथको लागि हामी निकै आभारी छौँ गजलकार बुलबुलप्रति आगामी बसाइमा पनि यस्तै गहकिला गजलको अपेक्षा राख्छौँ हामी तपाईँबाट प्रिय गजलमन म छु तपाईँकै भाइ छोरो सम्भार राज अनि तपाईँहरूले सुन्दै हुनुहुन्छ यति बेला कार्यक्रम गजल फुन्स म फेरि अर्को गजल एल्बम श्रावण गराउन चाहन्छु तपाईँहरूको माझमा बग्नी आँसु जसो तसो थमाउँदैछु चोट दियो मुटुभरि भुलेर रमाउँदैछु शब्द बाबु साइलाले भएको छ भने सङ्गीत राज सिग्दलले दिनुभएको छ र स्वर रहेको छ राज सिग्दलको नै बग्ने आँसु जसो तसो थमाउँदैछु बग्ने आँसु जसो तसो थमाउँदैछु चोट दियो मुटुभरि चोट दियो मुटुभरि चोट बग्ने आँसु जसो तसो थमाउँदैछु तिमी छैनौ मदिराको प्याला समाउँदैछु चोट दियो भरी चोट दियो भरी चोट दियो भरी चोट दियो मुटुभरि भुलेर भुलेर रमाउँदैछु रमाउँदैछु रमाउँदैछु के हो बिहान के हो साँझ के हो बिहान न सोध्नु मेरो प्रहर जिन्दगी नै रित्याएर जिन्दगी नै रित्याएर खाली बनाउँदैछु चोट दियो भरि चोट दियो भरि चोट दियो भरि चोट दियो मुटुभरि भुलेर हुँदै नभएसी पासो कसिलो हत्तेरिका हुँदै नभएसी पासो कसिलो हत्तेरिका हुँदो रहेनछ मर्न सजिलो हत्तेरिका म सधैँ सधैँ एना मात्र रहे म सधैँ सधैँ एना मात्रै पखालिरहे आफ्नै मुहारमा रहेछ हिलो हत्तेरिका हुँदै नभएसी पासो कसिलो हत्तेरिका बाकसमा खोजे भेटिन दराजमा नि छैन बाकसमा खोजे भेटिन दराजमा नि छैन कहाँ गयो बचपन कलिलो हत्तेरिका हुँदै नभएसी पासो कसिलो हत्तेरिका गर्न त लाखौँ ताराहरूको खेती गरेकै हो गर्न त गर्न त लाखौँ ताराहरूको खेती गरेकै हो अक्सर भोएको जुन चहकिलो हत्तेरिका हुँदै नभएसी पासो कसिलो हत्तेरिका मान्छे बन्न कुनै एक कर्म गर्नुपर्ने थियो मान्छे बन्न कुनै एक कर्म गर्नुपर्ने थियो मान्छे बन्न मान्छे बन्न कुनै एक कर्म गर्नुपर्ने नै थियो म खोजिरहे खप्पर गतिलो हत्तेरिका म खोजिरहे खप्पर गतिलो हत्तेरिका हुँदै नभए सिपासु कसिलो हत्तेरिका हुँदो रहेन मर्न सजिलो हत्तेरिका वियोग अनुरागी रामेसा हाल मुहार मलेसियामा हुनुहुन्छ यो मिठो गजल अनि साथको लागि निकै आभारी छौँ हामी गजलकार वियोग अनुरागीप्रति आगामी बसाइमा पनि यस्तै मिठा गहकिला गजल अनि साथको अपेक्षा गर्छौँ हामी तपाईँबाट प्रिय गजलमन तपाईँले सुन्दै हुनुहुन्छ यति बेला कार्यक्रम गजल फुन्छ देखुरीको पहिलो रेडियो नयाँ युगको नयाँ आवाज रेडियो देखुरी एफएम एक सय पाँच दशमलव आठ मेगा आठसँगै हाम्रो पात्र मार्फत रोल्पाको पहिलो अनलाइन रेडियो नवीन संसार र हेतौडाको अनलाइन रेडियो नमस्ते हेतौडा र पूर्वी नेपालको सुन्दर जिल्ला इलामको चुलाचुली गाउँपालिकाबाट सञ्चालित चुलाचुली अनलाइन रेडियो इन्टरनेटमा W W dot Chulachuli online radio dot blog spot dot कमबाट पनि सुन्न सक्नुहुन्छ हामीलाई एकैसाथ र म छु तपाईँहरूकै भाइ छोरो साथी सम्भार राज प्रिय गजलमन म फेरि अर्को गजलतिरै फर्कन चाहन्छु हिँड्छ कोही भाग्य राहदानीमा लेखेर हिँड्छ कोही भाग्य राहदानीमा लेखेर म हिँडेको छु भाग्य खरानीमा लेखेर मेरो दुःख पीडा पढ्नु तिमी छोडेको छु मेरो दुःख पीडा पढ्नु तिमी छोडेको छु कथामा लेखेर अनि कहानीमा लेखेर हिँड्छ कोही भाग्य राहदानीमा लेखेर राम र रामायणको बिचमा नाम राम र रामायणको बिचमा नाम राखिएको रहेछ कमर्स बैमानीमा लेखेर हिँड्छ कोही भाग्य राहदानीमा लेखेर खै के सोचेकी छौ मुटुमा छोडी खै खै के सोचेकी छौ मुटुमा छोडी अरे तिमीले अविरल नाम पानीमा लेखेर अरे तिमीले अविरल नाम पानीमा लेखेर हिँड्छ कोही भाग्य राहदानीमा लेखेर म हिँडेको छु भाग्य खरानीमा लेखेर अविरल श्रीराम राप्ती दाङ हाल दुबईमा हुनुहुन्छ यो गजल अनि साथको लागि हार्दिक धन्यवाद दिन चाहन्छौँ हामी गजलकार जुलाई आगामी बसाइमा पनि यस्तै गजल अनि साथको अपेक्षा गर्छौँ म फेरि अर्को गजलतिरै फर्कन चाहन्छु दिल्ली प्रसाद कुलदीपको उहाँको गजल यसरी बोल्छ जनआन्दोलनको जस्तै लास नहोस् सरकार जनआन्दोलनको जस्तै लास नहोस् सरकार केही गरेर देखाओ अब निराश नहोस् सरकार देशको माटो सजाएर राखे है मन मन्दिरमा देशको माटो सजाएर राखे है मन मन्दिरमा अब विदेशीको यहाँ खास नहोस् सरकार जनआन्दोलनको जस्तै लास नहोस् सरकार देशको विकासका सम्झौता गर्दा तिमीले नि देशको देशको विकासका सम्झौता गर्दा तिमीले नि मित्र राष्ट्रको सम्बन्ध विनाश नहोस् सरकार जनआन्दोलनको जस्तै लास नहोस् सरकार राजनीति स्वयन्त्र पल्टिदिँदा आज तिमीलाई राजनीति स्वयन्त्र पल्टिदिँदा आज तिमीलाई नेपाली जनता सामु बदमास नहोस् सरकार जनआन्दोलनको जस्तै लास नहोस् सरकार केही त गरेर देखाऊ अब केही त केही त गरेर देखाउ नत्र विपक्षीको अगाडि केही त गरेर देखाउ नत्र विपक्षीको अगाडि बेसरी तिम्रो भोलि उपास नहो सरकार बेसरी तिम्रो भोलि उपास नहो सरकार जनआन्दोलनको जस्तै लास नहो सरकार केही गरेर देखाओ अब निराश नहो सरकार यो गजल अनि साथको लागि हामी निकै आभारी छौँ गजलकार दिल्ली प्रसाद जुपर्थी आगामी बसाइमा पनि यस्तै गजल अनि साथको अपेक्षा गर्छौँ हामी तपाईँबाट प्रिय गजलमन म फेरि अर्को गजल आल्पन श्रावण गराउन चाहन्छु तपाईँहरूको माझमा आफ्नो जिन्दगी आफैलाई भारी भारी भएको छ पलमै उत्रिन्छ पलमै डुब्छ पारी नपारी भएको छ शब्द निरपेश उब्रेदीले लेख्नु भएको छ भने सङ्गीत अर्जुन पोखरेलले दिनुभएको छ र स्वर रहेको छ प्रमोद खरेल र शिव परियारको आफ्नै जिन्दगी आफैलाई भारी भारी भएको छ पलमै उत्रिन्छ पलमै डुब्छ पलमै उत्रिन्छ पलमै डुब्छ वारी न पारी भएको छ वारी पर्दैन रे मैले हिँडेको बाटो हिँडे भन्छन् साइत पर्दैन रे मैले हिँडेको बाटो हिँडे भन्छन् साइत पर्दैन रे कर्मारा भाग्यले ठगेको मेरो चिनारी भएको छ मेरो चिनारी भएको छ आफ्नै जिन्दगी आफैलाई भारी भारी भएको छ पुष्पा सप सदा सनि दानि दानि तप सप सदा सनि सानि దని ద మ గ రి ద గ మ ప జ గ सुबास छर्ने सुबास छर्ने छर्ने छर्ने छर्ने छर्ने छर्ने छर्ने मगमगाउँदै सुवास छर्ने देखेको थिएँ सपना मगमगाउँदै सुवास छर्ने देखेको थिएँ सपना आधी असिनाले चुटेको फुलबारी भएको छ छुटेको फुलबारी भएको छ लिलामीमा छ बजारमा बोली लाग्दैछ लिलामीमा छ बजारमा बोली लाग्दैछ लिलामीमा छ बजारमा बोली लाग्दैछ लिलामीमा याद फिर्ता गर्न मिल्छ भने न तिमी याद फिर्ता गर्न मिल्छ भने न तिमी मनमुटु दुखाएका शब्दहरू न तिमी यसरी सोचेको पुग्दैन देखाएर सपनाहरू यसरी यसरी सोचेको पुग्दैन देखाएर सपनाहरू कसैलाई पठाएर यादहरू न तिमी याद फिर्ता गर्न मिल्छ भने न तिमी आफन्त होइनौ भने किन राख्छौ मुटुमा आफन्त आफन्त होइनौ भने किन राख्छौ मुटुमा थप सक्छौ भने मुटुदेखि हटाउन तिमी याद फिर्ता गर्न मिल्छ भने पठाउन तिमी औषधि दिन जानेनौ औषधि खान जानेन औषधि औषधि दिन जानेनौ औषधि खान जानेन डाक्टर हौ भने बिरामीलाई बचाउन तिमी डाक्टर हौ भने बिरामीलाई बचाउन तिमी याद फिर्ता गर्न मिल्छ भने पठाउन तिमी मनमुटु दुखाएका शब्दहरू घटाउन तिमी इन्द्र आचार्य दाङ हाल नेपालगञ्जमा हुनुहुन्छ यो मिठो गजल अनि साथको लागि निकै आभारी छौँ हामी गजलकार इन्द्राजीप्रति आगामी बसाइमा पनि यस्तै मिठा मिठा गजल अनि साथको हामी अपेक्षा राख्छौँ प्रिय गजलमन तपाईँले सुन्दै हुनुहुन्छ यति बेला कार्यक्रम गजल फुन्छु देखुरीको पहिलो रेडियो नयाँ युगको नयाँ आवाज रेडियो देखुरी एफएम एक सय पाँच दशमलव आठ मेगासँगै हाम्रो पात्रो मार्फत रोल्पाको पहिलो अनलाइन रेडियो नवीन संसार र हेतौडाको अनलाइन रेडियो नमस्ते हेतौडा र पूर्वी नेपालको सुन्दर जिल्ला इलामको चुलाचुली गाउँपालिकाबाट सञ्चालित चुलाचुली अनलाइन रेडियो इन्टरनेटमा W W dot Chulachuli online radio dot blog spot dot कमबाट पनि हामीलाई एकैसाथ सुन्न सक्नुहुन्छ र म छु तपाईँहरूकै भाइ छोरो साथी सम्भा राज सुर्ती चुरुट खानु सकभर रक्सी नखानु होला सुर्ती चुरुट खानु सकभर रक्सी नखानु होला गर्लान् साथीभाइले कर रक्सी नखानु होला होला अप्ठ्यारो होला गन्तव्यसम्म पुग्न होला होला अप्ठ्यारो होला गन्तव्यसम्म पुग्न हजुर गर्दाखेरि सफर रक्सी नखानु होला सुर्ती चुरुट खानु सकभर रक्सी नखानु होला कुरा काट्लान् आफ्नैले यो बिग्रेछ भनेर कुरा काट्लान् आफ्नैले यो बिग्रेछ भनेर खाएर के नै मिल्छ र रक्सी नखानु होला चुर्ती चुरुट खानु सकभर रक्सी नखानु होला रोग लाग्छ कमजोर बनाउँछ साँच्चै हेर्नुहोस् रोग रोग लाग्छ कमजोर बनाउँछ साँच्चै हेर्नुहोस् भोलि पर्सि देखिन्छ असर रक्सी नखानु होला सुर्ती चुरुट खानु सकभर रक्सी नखानु होला हो यस्तै भनी सधैँ सम्झाउँछिन् प्रियाले हो हो यस्तै भनी सधैँ सम्झाउँछिन् प्रियाले फर्की आउँदासम्म घर रक्सी नखानु नखानुहोला फर्की आउँदासम्म घर रक्सी नखानु होला सुर्ती चुरुट खानु सकभर रक्सी नखानु होला गर्लान साथीभाइले कर रक्सी नखानु नखानुहोला डिपी शर्मिक घोराईदाङ हाल कतारमा हुनुहुन्छ यो सन्देश मुलुक गजल अनि साथको लागि हामी निकै आभारी छौँ गजलकार डिपिजीप्रति आगामी बसाइमा पनि यस्तै मिठा मिठा अनि सन्देश मुलुक गजल पठाएर सहयोग गर्नुहुन्छ भन्ने पूर्ण आशा लिएका छौँ प्रिय गजलमन तपाईँले सुन्दै हुनुहुन्छ कार्यक्रम गजल फुन्स र म छु तपाईँहरूकै भाइ छोरो साथी सम्भार राज म फेरि अर्को गजलतिरै फर्कन चाहन्छु मूल्य तोकेरै किन्छु भन्छ कसैले मूल्य तोकेरै किन्छु भन्छ कसैले आफ्नै मुटु फेरि दिन्छु भन्छ कसैले मित्र पनि दुश्मन भएछ आजकल मित्र पनि दुश्मन भएछ आजकल मेरै विजित गर्दै हिँड्छु भन्छ कसैले मूल्य तोकेरै किन्छु भन्छ कसैले कहाँ हुन्छ साँचो प्यार मित्र यहाँ त कहाँ कहाँ हुन्छ साँचो प्यार मित्र यहाँ त मायामा हिसाब लिन्छु भन्छ कसैले मूल्य तोकेरै किन्छु भन्छ कसैले विगतमा धोका दिएर गएकाले मलाई विगतमा धोका दिएर गएकाले मलाई पत्याउनै गाह्रो सम्झिन्छु भन्छ कसैले मूल्य तोकेरै किन्छु भन्छ कसैले अरे अरे मिनेटौँ घन्टौँ फोनमा बोलिन्छ अरे अरे मिनेटौँ घन्टौँ फोनमा बोलिन्छ नभेटेरै मान्छेहरू चिन्छु भन्छ कसैले नभेटेरै मान्छेहरू चिन्छु भन्छ कसैले मूल्य तोकेरै किन्छु भन्छ कसैले आफ्नै मुटु फेरि दिन्छु भन्छ कसैले यो गजल थियो स्वयं म आफैको गजल वाचन गरेको छु हामी कार्यक्रमको अन्तिम अन्तिमतिर आइसकेका छौँ प्रिय मन कार्यक्रम सुनेर सल्लाह सुझाव दिन नभुल्नुहोला प्रिय मन तिनजेलसम्म सुनेर साथ दिनुभयो हामी आभारी छौँ तपाईँहरूप्रति प्रिय मन यिनै तपाईँहरूबाट प्रेषित गजलहरू वाचन गर्दा गर्दै समयको आखिरमा आएको पत्तै भएन आजको कार्यक्रम के कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिन नभुल्नुहोला हामी भने आजको बसाइबाट बिदा लिन्छौँ अर्को हप्ताको यही बार आउने बाचाका साथ उत्पादन सहयोगी एसपी माथुर अनि प्राविधिक मित्र एनपी मगर र सुनफुन मगरसँगै म गजल फुन्सीको माली सम्बार राज जय गजल जय साहित्य भन्दै आजलाई छुट्टिन्छौँ हस्त शुभरात्रि शुभ सपनी